सूचना र संदेश को संभाल सूर्योदय प्रेम चौरानबे में कहा सूर्योदय प्रेम चौरानबे में कहा चरे जस्तै म तिरले नहानिएको होइन चरे जस्तै म तिरले नहानिएको होइन पशुवत व्यवहारमा नतानिएको होइन चरी जस्तै म तिरले नहानिएको होइन मलाई रुख देखाए अनि चन्न लगाए चरी जस्तै म तिरले नहानिएको होइन पशुवत व्यवहारमा नतानिएको होइन मलाई रुख देखाए अनि चढ्न लगाए हो तिनै बाट खुट्टा नतानिएको होइन चरी जस्तै म तिरले नहानिएको होइन पशुवत व्यवहारमा म नतानिएको होइन नमस्कार तथा साहित्यिक अभिवादन कार्यक्रम साहित्यिक यात्राको आजको बसाइमा सूचना सन्देश र संस्कृतिको सम्वाहक सामुदायिक रेडियो सूर्योदय एफएम चौरानब्बे मेगाहर्जको रात्रिकालीन साहित्यिक बसाई कार्यक्रम साहित्यिक यात्रामा पनि आजको बसाईमा पनि एकैसाथ उपस्थित भइसकेका छौँ प्रविधिमा साथ रहेको छ सहकर्मी साथी सागर परियार सँगसँगै सञ्जय बन्जाडेको भनी आवाजमा म बसन्त श्रेष्ठ सम्पूर्ण साहित्यिक स्रष्टा अनि सर्जकहरूको एउटै बसाई साहित्यका विविध विषयहरूमा रहेर छलफल गरिने यो बसाई यो कार्यक्रम साहित्यिक यात्रा तपाईँमा भएका तिनै साहित्यिक रचनाहरूलाई उचित स्थान दिने यो कार्यक्रम साहित्यिक यात्रा हामी कार्यक्रम साहित्यिक यात्रामा रहेर तपाईँका तिनै साहित्यिक रचनाहरूलाई उचित स्थान दिने गर्दछौँ साहित्य क्षेत्र अथवा भनौँ फराकिँदै गरेको नेपाली साहित्यिक क्षेत्र र सोही क्षेत्रलाई अझ उजागर गर्नको निमित्त साहित्य क्षेत्रमा तपाईँ सबैलाई तल्लीन गराउनको निमित्त हामी एकैसाथ उपस्थित भइसकेका छौँ सदा जस्तै उपस्थित भइसकेका छौँ यद्यपि जुटिसकेका छौँ हामी कार्यक्रम साहित्यिक यात्राको यो रात्रिकालीन प्रहरमा रहेर हामी कार्यक्रम साहित्यिक यात्रामा पछिल्लो समयमा हामी तपाईँका साहित्यिक रचनाहरू केवल सुन्दैनौँ मात्र तपाईँका तिनी साहित्यिक रचनाहरूलाई हामी उचित स्थान दिने अथवा भनौँ साहित्यिक रचनाहरूको मूल्याङ्कन गर्ने र साताभरिमा एकजना साहित्यिक स्रष्टा अनि सर्जकलाई सम्मान गर्ने समेत त्यो खालको उद्देश्यका साथ अगाडि बढेका छौँ जसको लागि हामीलाई सहयोग गरेको छ Intel computer and training center सन्देशर्क छ शान्ति बगैँचा अर्घाखाँचीले जुन चाहिँ सामुदायिक रेडियो सूर्योदय एफएम चौरानब्बे मेगा रहेको तल्लो तलामा रहेको छ इन्टेल कम्प्युटर सेन्टर जसका प्रोप्राइटर हुनुहुन्छ मनिष सिंह भने प्रमुख प्रशिक्षक हुनुहुन्छ बाबुराम रसाइली त्यहाँबाट तपाईँ computer hardware software training basic diploma र एकाउन्ट प्याकेज लगायतका कम्प्युटर सम्बन्धी सम्पूर्ण कोर्सहरूको तालिम लिन सक्नुहुन्छ साथै कम्प्युटर मर्मत र बिक्रीमा होम डेलिभरीको समेत व्यवस्था छ फ्री होम डेलिभरीको व्यवस्था छ त्यहाँको सम्पर्क नम्बर रहेको छ शून्य सतहत्तर चार बिस चार सय सत्तरी र मोबाइल नम्बर रहेको छ अन्ठानब्बे चार त्रिहत्तर तेह्र पाँच सय तिन गरी कार्यक्रममा प्रथम हुने साहित्यिक स्रष्टा अनि सर्जकहरूको लागि प्रथम हुने साहित्यिक स्रष्टाहरूको लागि प्रमाणपत्र एवं पुरस्कार सौजन्य गर्ने संस्था रहेको छ बन्जारे मोबाइल सेन्टर सन्धिखर कसर शान्ति बगैँचामा रहेको छ त्यो पनि सूर्योदय एफएम रहेको भवनमै रहेको छ इन्टेल कम्प्युटर सँगसँगै रहेको छ त्यहाँबाट तपाईँ हरेक प्रकारका मोबाइल खरिद गर्न सक्नुहुनेछ सँगसँगै मोबाइल मर्मत गर्न सक्नुहुन्छ SIM card recharge card balance transfer लगायतका इलेक्ट्रोनिक्स सामानहरू तपाईँ त्यहाँबाट पाउन सक्नुहुन्छ जसका प्रोप्राइटर हुनुहुन्छ सञ्जय बन्जारे त्यहाँको सम्पर्क नम्बर रहेको छ शून्य सतहत्तर चार बिस पाँच सय सत्तरी त्यसै गरी मोबाइल नम्बर नम्बर रहेको छ अन्ठानब्बे पाँच सत्तरी त्रिसठी तिन सय उनातिस यी त भए कार्यक्रम साहित्यिक यात्रामा उत्कृष्टता हासिल गर्ने साहित्यिक स्रष्टाको लागि सम्मान गर्ने सौजन्य संस्थाहरूको नाम अबलाई भने अघिल्लो हप्ता कार्यक्रम साहित्यिक यात्रामा सहभागी हुने स्रष्टाहरूमध्ये को बन्नुभयो त विजयी विचार भएपछि लुटी खाने सबका विचार भएपछि त्यस्तै मान्छेहरूकै मात्र सरकार भएपछि लुटी खाने सबका विचार भएपछि न्याय खोज्न अब कहाँ जाने भन्नुहोस् न्याय खोज्न अब कहाँ जाने भन्नुहोस् आफ्नै बाबुबाट छोरी बलात्कार भएपछि त्यस्तै मान्छेहरूकै मात्र सरकार भएपछि श्रीमानले श्रीमतीलाई मार्छु भन्ने धम्की दिन्छ श्रीमानले श्रीमतीलाई मार्छु भन्ने धम्की दिन्छ सिन्दुर पोतेले उसको अधिकार भएपछि आफ्नै बाउबाट छोरी बलात्कार भएपछि आफ्नो कालो कर्तुत लेखिँदैन यहाँ आफ्नो कालो कर्तुत लेखिँदैन यहाँ सम्पादकको आफ्नै अखबार भएपछि सिन्दुर पोतेले उसको अधिकार भएपछि म नेपाली भन्दा लाज लाग्छ अचेल म नेपाली भन्दा लाज लाग्छ अचेल जताततै नराम्रा समाचार भएपछि सम्पादकको आफ्नै अखबार भएपछि लुटी खाने सबका विचार भएपछि त्यस्तै मान्छेहरूकै मात्र सरकार भएपछि हजुर यति नै लुटी खाने सबका विचार भएपछि आफ्नै बाबुबाट छोरी बलात्कार भएपछि लुटी खाने सबका विचार भएपछि सुनिसकेका छौँ सँगसँगै तपाईँलाई थाहा भइसकेको छ कार्यक्रम साहित्यिक यात्रामा को बन्नुभयो त यो साताको यद्यपि अघिल्लो साताको विजयी स्रष्टा भनेर थाहा पाइसक्नु भएको छ उहाँ हुनुहुन्छ कुशल बस्याल दिभर्नाको स्रष्टा धेरै नै धन्यवाद दिन चाहन्छौँ हामी कुशल बस्याललाई समाजको विकृत अवस्थालाई यथार्थ रूपमा चित्रण गर्नुभएको थियो आफ्नो साहित्यिक रचना उठान गर्नुभएको छ विकृत अवस्था भनिराखेको छ यसलाई अन्यथा होला कतिपय त्यस्ता अपवादहरू भइदिएका छन् समाजमा जसले गर्दा समाजलाई विकृत बनाएको छ र कुशलजी तपाईँ तिन दिनभित्र हाम्रो स्टुडियोको स्टुडियोमा सम्पर्क गरेर आफ्नो प्रमाणपत्र अनि पुरस्कार लैजानुहोला हामी यो जानकारी गराउन चाहन्छौँ अबलाई भने हामी कार्यक्रम साहित्यिक यात्रामा आजको बसाइमा कोही स्रष्टा हुनुहुन्छ उहाँलाई स्वागत गर्नुभन्दा पूर्व सानो साङ्गीतिक आवाज गगन भनिन्छ कहिले जीवनमा जुनको बारे गीत गाउनुपर्छ भनिन्छ कहिले जीवनमा जुनको बारे गीत गाउनुपर्छ अनि कहिले उनको बारे गीत गाउनुपर्छ भनिन्छ जीवनमा जुनको बारे गीत गाउनुपर्छ गाउँदा गाउँदै उही गीत बाँसुरीको पनि भनिन्छ कहिले गीत जुनको बारे गाउनुपर्छ अनि कहिले उनको बारे गाउनुपर्छ गाउँदा गाउँदै बाँसुरीको धुनको बारे पनि सँगसँगै कहिले काहीँ सुनको बारे गाउनुपर्छ भन्छन् कहिले जुनको बारे गीत गाउनुपर्छ अनि कहिले उनको बारे गीत गाउनुपर्छ हामी कार्यक्रम साहित्यिक यात्रामा छौँ तपाईँका तिनै साहित्यिक रचनाहरूलाई सुन्नको निमित्त अनि सुनाउनको निमित्त धेरैभन्दा धेरै साहित्यिक स्रष्टाहरूमा आज पुर्याउनको निमित्त हामी जुटिसकेका छौँ एकजना स्रष्टा आइसक्नु भएको छ यसर्थ उहाँलाई ढिला नगरी स्वागत गरौँ हजुर नमस्कार हजुर नमस्कार हजुर नमस्कार उहाँसँगको टेलिफोनमा अलिकति अस्पष्टता आइरहेको छ यहाँनिर म एउटा मुक्तको छान गर्न चाहन्छु रक्सी माग्दा पानी दिन्छे कस्ती मरिसाउने रक्सी माग्दा पानी दिन्छे कस्ती मरिसाउने जानेर हो वा नजानी दिन्छे कस्ती मरिसाउने रक्सी माग्दा पानी दिन्छे कस्ती मरिसाउने मागेको थिए भिक्ट्रा अनि क्वार्टरको सट्टा रक्सी माग्दा पानी दिन्छे कस्ति मरिसाउने जानेर हो वा नजानी दिन्छे कस्ती मरिसाउने मागेको थिए भेक्ट्रा स्टुङ अनि क्वार्टरको सट्टा चढ्दो जवानी दिन्छे कस्ति मरिसाउने रक्सी माग्दा पानी दिन्छे कस्ति मरिसाउने जानेर हो वा नजानी दिन्छे कस्ती मरिसाउने म मुक्तक छान गरेको थिएँ पठाउनु भएको थियो विक्रम पाण्डे समानताले खाँची गोल सन्धिखर्क नगरपालिका वडा नम्बर पन्ध्र दिभर्नाबाट आफ्नो मुक्तक पठाउनु भएको थियो सँगसँगै आगामी समयमा पनि पठाउनु होला म यो आग्रह गर्न चाहन्छु यी भन्दा भन्दै कोही मित्र हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ यसर्थ उहाँलाई ढिला नगरी स्वागत गरौँ हजुर नमस्कार हजुर नमस्कार टेलिफोनमा पुनः आइसक्नु भएको छ हजुर नमस्कार कहाँदेखि को बोल्नुभयो परिवर्तन परिवर्तन पुष्पा भन्नुभयो के गर्दै हुनुहुन्छ पुष्पाजीले खाली टाइममा खाली समयमा बस्दै हुनुहुन्छ अनि बस्नुको अलावा के गर्नुहुन्छ हजुर बस्नेको अलावा चाहिँ के गर्नुहुन्छ भनेको बस्नेको अलावा हल्का फुल्का साहित्य सिर्जना गर्ने साहित्य रचना गर्नुहुन्छ अनि कार्यक्रम साहित्यिक यात्राको आजको बसाइमा के ल्याउनु भएको छ म एउटा सानो मुक्तक लिएर आएको छु सुरु गर्न सक्नुहुन्छ आफ्नो मुक्तकलाई हुन्छ कसले कहाँ बनायो यी कसले कहाँ बनायो यी मानिसका जातहरू सहनलाई निकै गाह्रो समाजका बातहरू कसले कहाँ बनायो यी मानिसका जातहरू भोग्नु पर्ने बाध्यता छ भोग्नु बाध्यता छ जोडिएका नाता पनि जातित्वको कारणले भोग्नुपर्ने खाताहरू कसले कहाँ बनायो मानिसका जात यति सुनिन्छ मान्छेहरू ईश्वरले बनायो सुनिन्छ मान्छेहरू ईश्वरले बनायो सबै संरचना गर्ने उही किशोरले बनायो सुनिन्छ मान्छेहरू ईश्वरले बनायो हो जात भात त यहाँ पछि बनेको हो भन्छन् सुनिन्छ मान्छेहरू ईश्वरले बनायो सबै संरचना गर्ने उही किशोरले बनायो जात भातका कुराहरू पछि आएको हो भन्छन् खै कुन्नी कतै कुन परमेश्वरले बनायो सुनिन्छ यहाँ मान्छेहरू ईश्वरले बनायो सबै संरचना गर्न सक्ने किशोरले बनायो परिवर्तन पुष्पा हुनुहुन्थ्यो अर्घाखाँचीको धनचोरबाट आफ्नो साहित्यिक रचना स्वरूप मुक्तक वाचन गरेर गइसक्नु भएको छ पुनः अर्को स्रष्टा हुनुहुन्छ हजुर नमस्कार कहाँदेखि को बोल्नुभयो अडगुरीबाट कविता नेउपाने भन्नुभएको छ के गर्दै हुनुहुन्छ कविताजी कतिमा पुर्याउनु भयो आफ्नो अध्ययनलाई कक्षा दसमा पुर्याउनु भएको छ अनि कस्तो लाग्दछ कविताजी कार्यक्रम राम्रो लाग्छ भन्नुभएको छ अनि के ल्याउनु भएको छ कार्यक्रम साहित्यिक यात्राको लागि साहित्यिक रचना सुरु गर्न सक्नुहुन्छ आफ्नो रचनालाई सुन्दर नेपालीको छ सुन्दर हाम्रो देश नेपाल रगतले कोरिएको छ कोसी किल्ला काङ्गडाका चट्टान फुटाइ अघि बढी कोसी किल्ला काङ्गडाका चट्टान फुटाइ अघि बढी नेपाली र नेपाल भनी नामहरू कोरिएको छ सुन्दर हाम्रो देश नेपाल रगतले कोरिएको छ षड्यन्त्रको दाल फुटाइ अघि बन्नेको छ यहाँ षड्यन्त्रको दाल फुटाइ अघि बन्नेको छ यहाँ रगत बलि चढाउनेलाई अपमान गरिएको छ नेपाली खुसानसँगै सहितको नाम जोडिएको छ हिजोको त्रासले भरिएको भूमि हिजोको त्यो त्रासले भरिएको भूमि बिर्कै कारण आज यो देश शान्तिले भरिएको छ सुन्दर हाम्रो देश नेपाल रगतले कोरिएको छ नेपालीको शानसँगै सहितको नाम जोडिएको छ नेपाली र नेपाल भनी नामहरू गरिएको छ रगत बलि चढाउनेलाई अपमान गरिएको छ देशै कारण आज यो देश शान्तिले भरिएको छ हजुर यति नै हो हाम्रो देश नेपाल राम्रो छ हो हाम्रो देश नेपाल राम्रो छ विश्वको सर्वोच्च शिखर हिमाल राम्रो छ हो हाम्रो देश नेपाल राम्रो छ वीर अनि सँग जोडिएको इतिहासमा हो हाम्रो देश नेपाल राम्रो छ विश्वको सर्वोच्च शिखर हिमाल राम्रो छ वीर अनि सँग जोडिएको इतिहासले सँगसँगै नेपालीको त्यो कपाल राम्रो छ हो हाम्रो देशको नेपाल राम्रो छ विश्वको सर्वोच्च शिखर हिमाल राम्रो छ कविता नेपाली हुनुहुन्थ्यो अर्घाखाँचीको अडगुरीबाट आफ्नो साहित्यिक रचना यहाँनिर वाचन गरेर विदा भइसक्नु भएको छ तपाईँ पनि यसरी नै आफ्ना साहित्यिक रचना सम्प्रेषण गर्न सक्नुहुन्छ सुनाउन सक्नुहुन्छ हामी तपाईँका तिनै साहित्यिक रचनाहरूको पर्खाइमा छौँ यति नै बेला कहीँ मित्र हुनुहुन्छ हजुर नमस्कार को बोल्नुभयो अर्घाखाँचीको धनचोरबाट केशव भट्टराई भन्नुभयो के गर्दै हुनुहुन्छ केशवजी अलिकति तपाईँको टेलिफोनमा अस्पष्टता छ मित्र अलिकति हामीलाई तपाईँको आवाज स्पष्टसँग सुन्न सकिराखेका छैनौँ प्रविधि कक्षबाट मिलाइराख्नु भएको छ तपाईँको आवाजमा अलिकति अस्पष्टता छाइराखेको छ सम्पूर्ण श्रोताहरूले सुनिराख्नु भएको छ यदि तपाईँले लाउड स्पिकर अन गर्नुभएको छ भने त्यसलाई बन्द गरिदिनुहोला सँगसँगै तपाईँ नेटवर्कले काम गर्ने ठाउँमा पनि पुगिदिनुहोला हामी यो आग्रह गर्न चाहन्छौँ अनि के ल्याउनु भएको छ साहित्यिक रचना गजल सुरु गर्न सक्नुहुन्छ आफ्नो रचनालाई मेरो साथ छोडे पनि तिमीलाई सलाम छ मेरो साथ छोडे पनि तिमीलाई सलाम छ बाछापात पात तोडे पनि तिमीलाई सलाम छ अविस्मरणीय माया किन पर्थ्यो दिन आखिर अविस्मरणीय माया किन पर्थ्यो दिन आखिर यात्रा अन्तै मरे पनि तिमीलाई सलाम छ बाछापात तोडे पनि तिमीलाई सलाम छ कुल एउटा दुई माली हो भन्थ्यौ तिमीले नै कुल एउटा दुई माली हो भन्थ्यौ तिमीले नै धेरैदेखि तोडे पनि तिमीलाई सलाम छ यात्रा अन्तै मोडे पनि तिमीलाई सलाम छ बाटोमा छोडियो साथ जीवन त्यही रोकिन्छ कि बाटोमा छोडियो साथ जीवन त्यही रोकिन्छ कि बेहुली अर्को पढे पनि तिमीलाई सलाम छ झरैदेखि तोडे पनि तिमीलाई सलाम छ कल्पनाको महलमा त बेहुला बेहुली बन्थ्यौँ हामी कल्पनाको महलमा त बेहुला बेहुली बन्थ्यौँ हामी मिठो माया जोडे पनि तिमीलाई सलाम छ मेरो साथ छोडे पनि तिमीलाई सलाम छ कसैसँगको साथ मोड्नेलाई सलाम दिनुहोस् ठिक छ कसैसँगको साथ मोड्नेलाई सलाम दिनुहोस् बाटोहरू बिचैमा छोड्नेलाई सलाम दिनुहोस् कसैसँगको साथ तोड्नेलाई सलाम दिनुहोस् फलोस फुलोस उसैको जीवनभरि यस्तै भन्दै फलोस फुलोस उसैको जीवनभरि यस्तै भन्दै सफ्रियोस् उसैको मन गोड्नेलाई सलाम दिनुहोस् कसैसँगको साथ तोड्नेलाई सलाम दिनुहोस् बाटोहरू बिचैमा मोड्नेलाई सलाम दिनुहोस् हामी कार्यक्रम साहित्यिक यात्रामा छौँ हामी तपाईँका साहित्यिक रचनाहरूलाई यहाँनिर उचित स्थान दिइराखेका छौँ अथवा भनौँ उठाइराखेका छौँ पुनः अर्को मित्र हाम्रो सम्पर्कमा आइसक्नु भएको छ हामीसँग तपाईँका धेरैभन्दा धेरै रचनाहरू छन् जो तपाईँले पठाउनु भएको छ तर टेलिफोन सम्पर्कमा पनि साथीहरू आइराख्नु भएको छ यसर्थ उहाँलाई पनि लामो समय नकुराई स्वागत गरौँ हजुर नमस्कार हजुर नमस्कार दाजु कहाँदेखि को बोल्नुभयो सन्धिखर्कबाट ध्रुवराज कुँवर हजुर के गर्दै हुनुहुन्छ ध्रुवजी पढ्दै दाजु कक्षा बाह्रमा पढ्दै हुनुहुन्छ कस्तो चलिराखेको छ तपाईँको अध्ययन अनि के ल्याउनु भएको छ साहित्यिक रचना आजको बसाइमा मुक्तक ल्याउनु भएको छ सुरु गर्न सक्नुहुन्छ आफ्नो मुक्तकलाई भन्छु भने यसपालि बाजा बजाउने विचार छ भन्छु भने यसपालि बाजा बजाउने विचार छ जन्तीले तिमीलाई डोली सजाउने विचार छ रातो साडी चुरापतेमा सजिएर बस्ने तिमी रातो साडी चुरापतेमा सजिएर बस्ने तिमी तिम्रो त्यो खाली सिउँदो रङ्गाउने विचार छ भन्छौ भने यसपालि बाजा बजाउने विचार छ जन्तीली तिमीलाई डोली सजाउने विचार छ यति हो दाजु भन्दैमा बाजा बजाउने विचार भएर हुन्न भन्दैमा बाजा